हार्दिक स्वागत छ कार्यक्रम लोक झङ्कारमा कार्यक्रम लोक झङ्कार लिएर उपस्थित भइसकेको छु प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ र म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुरामा रहेर पनि कार्यक्रम लोकझङ्कारको बसाइ सुनेर बसिरहनु भएको छ र कार्यक्रम लोकझङ्कारको बसाइ लिएर हामी सधैँ आउने गर्छौँ बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म हामी उपस्थित हुन्छौँ र कहिले हामी नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ जुन दिन हामी मिठा मिठा लोकदोहोरीको भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस गरिराखेका छौँ आज आजको यो बिहिबारे बसाइमा पनि भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ ढिला नगरिकन एक क्रमलाई अगाडि बढाउन चाहन्छु पशुपति शर्मा अनि रमिला न्युपानेको सुमधुर आवाजमा सजिएको यो लोकदोहोरी भाका झमझम दर्कियो पानी अबको क्रममा तपाईँको लागि आउँदा आउँदै पानी पर्यो झन्डै शरीर भिजो रोदी घर यादेर किन आइनौ हिजो ए झम झम धर्कियो पानी जोगायो छाताले छेकेर रोदीमा मै आउने थिइन रोदी कि मैयालाई देखेर रोदीमा झमझम दर्कियो पानी जोगायो छाताले छेकेर पशुपति शर्मा अनि रमिला नेउपानेको सुमधुर आवाजमा सजिएको लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ आजको यो बिहिबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ आजको यो बिहिबारे बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्त्वमा जुटिराखेका छौँ र फेरि पनि अर्को भाकालाई अगाडि बढाउन चाहन्छु रामजी खाँड अनि पूर्णकला बेसीको खाडी मुलुक भन्ने यो भाका सँगै एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज अनि कार्यक्रम लोकझङ्कारको बसाइ सँगै रहनुहोला Thank you. time. भिड कर्म मछु यहाँ खाडी मोलो मेरे प्यारी घरमा सात समुद्र पारी छु म मेरी सानो के हाल छ खाडी मुलुक दुखै दुख मेरो यहाँ बेहाल छ यो अभागी कर्म बोलो मेरी प्यारी घरमा कस्तो पीडा दियो दैव यो अभागी कर्ममा म छु यहाँ खाडी मोलो मेरी प्यारी घरमा यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा खोकी लागिरहने नाक बन्द हुने नाकमा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 चाया पोतो डन्डी हटाउने गर्ने एन्जेलिप क्रिम हाड जोड्ने नसा च्यापिएको बाथ समस्याको लागि सन्धि सुधा तेल स्तन सम्बन्धी समस्याको लागि घटाउने बढा व्यवसायिक विश्रामपछि कार्यक्रम लोक झङ्कारमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस अनि इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार सुनेर बसिरहनु भएको छ कार्यक्रम लोकझङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छु आजको यो बिहिबारे बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तथ्यमा जुटिराखेका छौँ र कोही श्रोता मित्रहरू खाना खाना लाग्दै हुनुहुन्छ होला कोही खाना खाइसकेर पनि कार्यक्रम सुनेर बसिरहनु भयो भएको छ होला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँले कार्यक्रम लोक झङ्कारको बसाइमा हुनुहुन्छ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्जुन थापा मगर र निता गुरुङको सुमधुर आवाजमा रहेको यो लोक भाका कपुरीका अवक्रममा तपाईँको लागि पछौरी त ढाकाबाट टोपी पस्मिनाको पछुरी त ढाकाबाट टोपी माया तिमलाई राखेको छु कलेजीमा छोपी बाट गहिरो भो हाम्रो माया झनै तर्कबाट गहिरो भो हाम्रो माया झनै अर्जुन थापा मगर र निता गुरुङको सुमधुर आवाजमा सजिकै लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ यिनै मिठा मिठा लोकदोहोरी भाकाहरू बजाउँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यति दिनसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हज सुनेर साथ दिनुभयो र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोक लोकझङ्कारको बसाइ सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र अन्तिममा मेरो जीवनसाथी हुम गैरे र टिकापुनको सुमधुर आवाजमा सजिलो लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु नमस्कार ठुला तारा छन् धेरै जे गरे नि तिमी त हौ मेरै शङ्का लागे छिरेर हेरा सानो छले ढुक मै लुकेर बसेकी छौका सन् मेरो जीवन साथी चिरेर हेरा सानो छाती ढुकढुकीमै लुकेर बसेकी छौका सङ्ग मेरो जीवन साथी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 फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video X ray echocardiography video X ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई main road Tadi phone number शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी फुबाको चौरासी पूजा अनि छोराको बन्द गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसी को डिस्कभर बाइक एक सय सिसी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 पौडेल ओम शान्ति मोबाइल अन्ठानब्बे चार पचास त्रिहत्तर आठ सय सतसठी हरि चापागाई मोबाइल अन्ठानब्बे चार एकाउन्न छयत्तर तिन सय सतासी गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगराज बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेक अहिले बिहानको एघार बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली